भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ तपाईँ एकल कविता वाचन उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कम र मोबाइलमा उज्यालो एप्लिकेसनबाट पनि तपाईँ यो कार्यक्रम प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ हामी हरेक शनिबार एकल कविता वाचनमा एकजना कविका साथ आउने गर्छौं कविता सुन्छौं र उहाँसँग कुराकानी गर्छौं आज मसँग धादिङ घर हुनुभएकी सुनिता खनाल हुनुहुन्छ कवि सुनिता खनाल नलाङ उहाँको स्थायी घर हो र अहिले काठमाडौँमा रहँदै आउनुभएको छ उहाँका कविता सुन्दै उहाँसँग कुराकानी गर्छौँ सुनिताजी तपाईँलाई स्वागत छ धन्यवाद नमस्कार तपाईँको बारेमा मैले थाहा पाएको जानेको कुरा गर्नुपर्दा स्टुडियोमा पस्नुभन्दा पाँच दस मिनट अगाडि मात्रै भर्खरै हाम्रो सहकर्मी मिलनजीले मलाई भेटाउनु भयो राम्रो कवि हुनुहुँदो रहेछ भनेर उहाँले कुरा पनि गर्नुभयो र उज्यालो फल्साको लागि त उहाँले प्रस्तुत गर्नको लागि तपाईँसँग कुराकानी लिइ पनि सक्नुभयो अब कविता को कार्यक्रममा प्रस्तुत गरौँ भनेर तपाईँलाई मैले बोलाएको छु र मैले थाहा पाएको तपाईँ नेपालीमा स्नातकोत्तर गर्नुभएको छ कुन क्याम्पसबाट पढ्नुभएको त्रिचन्द्र त्रिचन्द्रबाट पढ्नुभएको कहिले पास आउट कहिलेको हो मेरो लास्ट इयर लास्ट इयरको अहिले के गर्दै हुनुहुन्छ अहिले एउटा प्राइभेट अफिसमा काम गर्दैछु त्यही हो अहिले काम पनि गर्दै हुनुहुन्छ कविता पनि लेख्नुहुन्छ कहिलेदेखि लेख्न थाल्नुभएको कविता कविता यहिलेदेखि लेखेँ भनेर त्यो एउटा टाइमिङ त छैन त्यो एकिन छैन स्कुल पढ्दादेखि नै मैले छ सात कक्षा पढ्दादेखि नै कोर्न थालेको हो त्यतिखेर कविता भएको थियो थिएन चाहिँ थाहा थिएन पछि थाहा भयो तर लेख्न चाहिँ त्यतिखेर थालेको पहिला एउटा कविता सुनौ त्यसपछि अनि कविता भयो कि भएन पनि सुन्नेहरूले पनि <laughs> पत्ता लगाउनुहुन्छ हामी पनि अनुमान लाउँछौ हजुर हस् कविताको शीर्षक दुईटा पृथ्वी पुतलीहरूको निम्ति प्रवेश निषेध लेखिएको फुलबारी हुँदैन चराहरूको पखेटालाई चाहिँदैन इन्धन घर बनाउने माटो किन्नु पर्दैन कमिलाहरूलाई मौरीहरूले तिर्नु पर्दैन महको ट्याक्स फुलेपछि थाप्दैनन् फूलका बोटहरूले तलब पानीले थाप्दैन माछाहरूको निम्ति जाल माटोले गर्दैन भुइँ निकाला कुनै पनि बिउलाई रङहरूको आफ्नै छैन कुनै थरगोत्र, ढुङ्गाहरूको छैन कुनै राज्य आकाशले हान्दैन पत्थर पृथ्वीलाई घामले कहिल्यै कोर्दैन सिमाना किनभने किनभने उनीहरूको देशमा छैन कुनै कानून छैन संविधान छैन अधिकारको सवाल सब थोक छ तिम्रो देशमा सब थोक छ तिम्रो देशमा तिम्रो देशमा बन्दुक तेर्स्याएपछि फुल्छ फूल गोली हानेपछि चल्छ हावा मसिना नानीहरूको ओठमा पटक्का झोसेपछि आउँछ गणतन्त्र फूलहरूले लगाउँछन् ढुङ्गाको पर्खाल भगवान कैदी हुन्छ कर्मश कर्मश स्वास्नीको कोखमा बढ्दै जान्छ बारूदको भ्रूण बेरोजगार आगो कमजोर मानिसको जिउ खोज्दै आउँछ कमजोर बस्तीको खिडकी खोल्दै पस्छ र लुट्छ निर्दोष इन्द्रणीहरूको सिउँदो एउटै पृथ्वीमा एउटै पृथ्वीमा यो दुईटा पृथ्वी बनाउने को हुन् बुद्ध मलाई तिम्रो नाममा शङ्का छ ओहो तपाईँले त पुरै पागल पार्नुहुन्छ कि क्या आज कविता सुनाएर कवि सुनिता खनाल साह्रै मिठो कविता रहेछ मैले पहिलो कविता सुने दुईटा पृथ्वी शीर्षक असाध्यै मिठो जहाँ नपहुँचे रवि उहाँ पहुँचे कवि भन्छन् हिन्दीमा जहाँ सूर्य पुग्दैनन् त्यहाँ कवि पुग्छन् रे भनेर हामीले सोच्दै नसोचेका बिम्बहरूमा तपाईँले कति राम्रो कविता उठाउनु भएको छ साह्रै मिठो साह्रै राम्रो कविता मैले एकदम खुसी प्रकट गरेँ यो कविता सुनेर कविता छ सात कक्षा पढ्दादेखि लेख्थेँ तर कविता कहिलेदेखि बन्यो थाहा छैन त्यति बेला बन्यो कि बनेन भन्नुभएको थियो अघि कविता कहिलेदेखि चाहिँ बन्यो जस्तो थाहा पाउन थाल्नुभयो त्यति बेलाको कविता त्यही उमेरको लागि चाहिँ बनेको थियो त्यति बेला चाहिँ म एउटा छन्दमा लेख्थेँ छन्द भनेको मुनामदन झ्याउरे र पछि भनेको चाहिँ कविता बन्यो भन्ने चाहिँ जब जति जान्यो नि अरू अरू विषय चाहिँ के रहेछ भने जति जान्यो उति सजिलोहरू हुने रहेछ कविता लेखन चाहिँ कस्तो हुने रहेछ भने जति जान्यो उति गाह्रो विषय रहेछ यो चाहिँ उति त्यति धेरै चुनौती हुँदो रहेछ र कविता बन्यो मेरो कविता कविताको लायक बन्यो भने चाहिँ राष्ट्रिय स्तरमा आइसकेपछि प्रिन्ट मिडियाहरूमा आइसकेपछि त्यतिबेर लाग्दो रहेछ <laughs> हुन्छ नि सुनिताजी कहिलेकाहीँ स्कुल सकिँदै गर्दा वा सकिसकेपछि वा स्कुलको अन्तिम दिनहरूमा कम्पिटिसन हुन्छ कक्षा अथवा विद्यालय स्तरीय अथवा जिल्ला स्तरीय प्रथम दोस्रो अथवा कुनै पङ्क्तिमा आइसकेपछि चाहिँ असाध्यै खुसी लाग्छ म कवि भए जस्तो जोस आउँछ ऊर्जा आउँछ त्यसैले फेरि तपाईँलाई उद्यत गर्छ अरू लेख्नको लागि तपाईँ सम्झिनुहुन्छ कहिले त्यस्तो भएको थियो तपाईँको जीवनमा पहिलो पहिलो पहिलो बेलामा म चाहिँ जबदेखि मैले अक्षरहरूसँग जिस्कन थालेँ अक्षरहरूलाई खेलाउन थालेँ मलाई सम्झना छ एट क्लास आठ कक्षामा पढ्दा त्यतिखेर चाहिँ मैले निबन्ध लेखेको थिएँ पहिलोचोटि र पहिलोचोटि नै म सेकेन्ड भएर आएको थिएँ जिल्ला स्तरीय रूपमा र प्राय मलाई थाहा भएसम्म स्कुले जीवनमा चाहिँ म खाली हात कहिल्यै फर्किन पुरस्कार लिइरहनु भयो सान्त्वना अथवा केही तृतीय द्वितीय प्रथम मेरो एउटा अचम्मको चाहिँ मलाई के लाग्छ भने मेरो भाग्य हो अथवा मेरो के हो थाहा छैन म जहिले पनि पोइन्ट फाइभ नपुगेर पनि सेकेन्ड फर्स्ट पनि नहुने मेरो दोस्रो नै हुनुपर्ने तपाईँले धेरै जसो ठाउँमा चाहिँ दोस्रै भएको प्रमाणपत्रहरू पनि अहिले धेरै छन् मसँग त्यो चाहिँ स्कुले जीवनको कुरा भयो साह्रै रमाइलो कुरा पनि रहेछ तपाईँको अनुभवहरू पनि स्मृतिहरू पनि स्मृतिका पाना पनि पल्टाउँला कविताको पाना फेरि पल्टाउँ हजुर हजुर कविताको शीर्षक ऐनाको देश ऐनाको देश ऐनाको देश सबै सबै छन् अखबारमा सबै सबै छन् अखबारमा कपालमा साङ्लीले बाँधिएको विधवा शब्द छातीमा त्रिशुल गाडिएकी देवीका भिजेका आँखा सिमानामा बध गरिएको सपनाको शिरफुल एयरपोर्टमा चुटिएको चप्पलको नागरिकता नाइट बसको झ्यालमा बसेर राजधानी छिरिरहेको सुनौलो सर्प सबै सबै छन् अखबारमा तर अखबार चाहिँ यति अबेला बालुवाको ओछ्यानबाट आँखा मिच्दै उठेको छ र हाइकाट्दै हेरिरहेको छ फुटेको ऐना ए चिसो भुइँमा अझै पनि किन चुहिरहेको छ रगतको अक्षर र किन काँडे तारले बाँधिएको छ घामको आँखा किन आमाको सपनामा पहिरो झरेको छ र त्यही पहिरोको फोटो खिचिरहेका छन् उनीहरू बहिनीको वस्त्रभित्र किन हात घुसारिरहेको छ बहुराष्ट्रिय कम्पनी र छेवैमा कङ्गनको बल्छी थापेर किन उभिएका छन् माइती राजा भर्खर त उग्रेको छ आस्थाको आकाश भर्खर त उग्रेको छ आस्थाको आकाश भर्खर त खसेको छ सपनाको उज्यालो भर्खर त उठेको छ ऐनाको देश फेरि फेरि अदृश्य पर्खालमा लुकेर कसले हानिरहेको छ यसरी ढुङ्गा ए रोक रोक ए रोक रोक अनाथ नानीहरू निदाएका छन् कोक्रोमा सिन्दुर गुमाएका विधवा दिदीहरू हात गुमाएका बाबुहरू र दृष्टि गुमाएका इतिहासहरू सँगसँगै निधाएका छन् समयको स्टेजहरूमा आफ्नै आँसुको नदीमा निर्वस्त्र नुहाइरहेकी छिनामा गणतन्त्रको रूखमा चढेर बाँसुरी फुकिरहेको छ कृष्ण र त्यही रूखको हाँगामा फरफराइरहेको छ आमाको लेहेङ्गा ए रोक रोक ए रोक रोक यो ऐनाको देशमा को हान्दैछ यसरी ढुङ्गा बडा मिठो तपाईँले त यति रमाइलो कविता सुन्नु थाल्नुभयो मतलब एकदम कुरा नै छोडेर सुनिरहँ जस्तो लाग्ने मैले एउटा विशेषता तपाईँको नबोलिकन हुँदैन किनभने रेडियोमा सुन्नेहरूले देख्नुहुन्न टेलिभिजनमा भए देख्नुहुन्थ्यो तपाईँले लिन त हातभरि एफओ साइजको पेपर प्रिन्ट गरिएको आफ्ना कविताहरू बोकेर बस्नुभएको छ तर जुन कविता पढ्दै हुनुहुन्छ त्यसलाई माथि राख्नुभएको छ भन्ने म अनुमान मात्र लाउन सक्छु <laughs> तपाईँ पानाहरूमा नहेरिकन पलक मपट्टि हेर्दै कविता मजाले सुनाइरहनु भएको छ आफ्ना कविताहरू कन्ठै हुन्छन् कविता भनेको चाहिँ त्यो आफूले जन्माएको एउटा रचना हो त्यसलाई चाहिँ त्यो लेख्ने बेलामा नै थाहा हुन्छ म के लेख्दैछु भन्ने कुरा प्राय मलाई धेरै मेरो कविताहरू चाहिँ कण्ठ हुन्छ र कण्ठ भए पनि म अगाडि चाहिँ राख्ने गर्छु किनकि म बिचमा कन्फ्युजन हुन नहोस् भन्ने हिसाबले हजुर अगाडि राख्ने गर्छु कविता चाहिँ नहेरी भन्दा चाहिँ अझ आफूलाई चाहिँ कन्फिडेन्ट बढेको चाहिँ महसुस गर्नु तपाईँले पढ्नु भएको तपाईँको शैली हाउभाव देखेर त मलाई ओहो देखाउन पाएँ यो दृश्य जस्तो लागिरहेको छ अहिले <laughs> तर म सुनाउनसम्म सक्छु मैले व्याख्या गर्नसम्म सक्छु कवि सुनिता खनाल नलाङ धादिङ उहाँको घर कविता लेख्नुहुन्छ स्नातकोत्तर नेपालीमा सक्नुभएको छ र केही समयदेखि एउटा गैर सरकारी संस्थामा काम पनि गरिरहनु भएको छ अहिले हातैमा पनि पच्चिस तिसवटा कविता बोक्नु भएको छ कि जस्तो लाग्छ मलाई टोटलमा चाहिँ कति पुग्यो होला तपाईँको कविता मेरो बनाएको सम्पादन गरेको कविता चाहिँ सत्तरी पचहत्तरवटा जति छ र मेरो किताब पनि छिटै आउँदैछ बजारमा त्यो नाम घोषणा गरिसक्नुभयो सङ्ग्रहको सङ्ग्रहको नाम चाहिँ छैन नाम राख्ने बाँकी छ किताब चाहिँ फिनिक्स बुक्सले ल्याउँदैछ तर सुनिता खनालको पुस्तक भनेर आउँछ सङ्ग्रहको नाम त्यहाँ त्यसमा चाहिँ पैँतिसवटा कविता चाहिँ सङ्ग्रहित कहिलेसम्ममा आउला यो मङ्सिरको पहिलो हप्ता फिनिस बुक्सले निकाल्दैछ ल खुसी लाग्यो हाम्रो कविले पुस्तक पनि निकाल्दै हुनुहुन्छ कविता सङ्ग्रह र आफू लेखिरहनु भएको छ कस्ता बेलामा फुर्छन् कविताहरू कुन समयमा कविता यही समयमा फुर्छन् भन्दा नि त्यो सिचुएसन एउटा केले छुन्छ त बढी केले छुन्छ कविता लेख्नु कति बेला चाहिँ त्यो मलाई चाहिँ त्यो समय अब कस्तो समयमा हिँडिरहेको छु विषय एउटा समयसँग गर्ने एउटा संवाद हो कविता हुने त्यति बेला रेडियोको स्टुडियोमा बसिरहेको छु भनेर त फुरेको छैन होला अहिले त फुट्दैन मलाई एक्लो हुनुपर्छ कविता <laughs> कविता त एउटा फुरिरहेको हुन्छ त्यो एउटा भित्र चाहिँ एउटा सग्लो रूप चाहिँ बनिसकेको हुन्छ र त्यसलाई चाहिँ त्यो बाहिर ल्याउनको लागि चाहिँ एउटा टाइमिङ चाहिँदो रहेछ त्यो टाइमिङ भनेको मेरो चाहिँ रातिको समय हो स्टुडियोमा चाहिँ फुट्दैन <laughs> एकदम एक्लै राति बाह्र एक बजी चाहिँ बल्ल म त्यसलाई लेख्न थाल्छु सुनाउनुहोस् त अर्को कविता सुनिताजी कविताको शीर्षक पछिल्लो चरणको कविता हो आगोको ठेगाना आगोको माइती घर सोधि हिँड्ने काँचो वर्तमानलाई के जवाफ दिउँ आगोको माइती घर सोधि हिँड्ने काँचो वर्तमानलाई के जवाफ दिउँ आगोको वंशावली खोजी हिँड्ने विक्षिप्त इतिहासलाई के जवाफ दिउँ झुसीले गिराएको जिन्दगीबाट जब सारा सपनाहरू पुतली बनेर उडी जान्छन् र उम्रिन थाल्छ कुमारी सड़कको छातीमा घाँस आमाको सपना सुन्ने आँखाबाट जब रुँदै बग्छ रगतको कर्णाली र जब पुरानो टायरको धुवामा लेखिन्छ देशको विखण्डित मानचित्र आगोको पाइताला पुज्दै हिँड्ने घाटको यात्रीलाई के जवाब दिउँ आगोको फुलबारी गोड्दै हिँड्ने राज्यको मालीलाई के जवाब दिउँ अम्जुलीमा फलामको आधा जुन बोकेर मरूभूमिको छातीमा उभिएकी छु बस्तीमा रुन्छ विधवाको सिउँदो स्कुलको पुरानो छानाबाट किताबमा चुहिन्छ आगोको रगत घरको गमलामा हुर्किन्छ आगोको बिरुवा हिमालको सिउँदोमा आगो जल्दा खरानी बन्छ तराईको छाती मधेसको मुटुमा आगलागी हुँदा अङ्गारमा पुरिन्छ पहाड़को शिर जताततै सेलिब्रेटी बनिरहेको छ आगो हे महानायक हे महानायक कि यो देशलाई आगोको देश घोषणा गर्नुहोस् कि यो देशलाई आगोको देश घोषणा गर्नुहोस् कि यो देशलाई आगोको शेष घोषणा गर्नुहोस् आगोको उमेर सोधी हिँड्ने कलिलो समयलाई के जवाब दिउँ आगोको ठेगाना खोजी हिँड्ने बारूदको अक्षरलाई के जवाफ दिउँ के थियो शीर्षक यसको आगोको ठेगाना आगोको ठेगाना तपाईँ त पुरै पञ्चतत्वमाथि नै कविता लेख्नुहुन्छ कि <laughs> पञ्चतत्व त होइन त्यो समयको माग के चाहिन्छ कुन समयमा चाहिँ अब त्यही अनुसार लेख्ने गर्छु तपाईँ मञ्चहरूमा पनि कविता सुनाउनुहुन्छ जानुभएको छ कहाँ कहाँ कुन कुन कार्यक्रमहरूमा जानुहुन्छ यो कम्पिटिसनको लागि त धरान गएँ चितवन गएँ त्यसपछि कम्पिटिसनमा भाग लिनुभयो के हुनुभयो भने नि अघि नै दुवै ठाउँमा सेकेन्ड राष्ट्रिय स्तरको हजुर दुवै ठाउँमा सेकेन्ड हो अनि अस्ति नेपालगञ्जमा नेपालगञ्ज फेस्टिभलमा पनि त्यहाँ कविता वाचनकै लागि मात्रै अतिथिको रूपमा हो कतिवटा वाचन गर्नुभयो त्यहाँ त दुईवटा हो जम्मा दुईवटा कविता आयो <laughs> त्यो त सामान्य कुरै हो आउँछ भन्दा पनि मेरो कविता चाहिँ बिचमा ताली पिट्ने ठाउँ हुँदैन रहेछ सिरियसमा जाँदो रहेछ एकचोटि लास्टमा ताली पिट्न मिल्दो रहेछ भन्नुहुन्छ अरू चाहिँ के हो त थाहा छैन यो कविता लेख्नलाई विशेष छनौट कविले कसरी गर्छन् विषय छनौट भनेको चाहिँ त्यो एउटा त्यो विषय छनौट गर्दा चाहिँ मेन कुरा कसलाई चाहिँ फोकस गर्छु भने त्यसमा विचार आउनु पर्यो एउटा मेरो विचार फरक जस्तो कोहीले एकदम प्रेम कविता मात्रै लेखिरहेको हुन्छन् कोही तपाईँ जस्तो मान्छे कसैले आगोको ठेगाना तपाईँले लेख्नुभयो <laughs> कोही पृथ्वीको नक्सा भनेर लेख्छन् कोही राष्ट्रियतामाथि लेख्छन् कसरी यो विषय केमा आउँछ भन्ने चाहिँ व्यक्तिको रुचिमा भर पर्ने कुरा हो रुचिमा होइन म चाहिँ समयअनुसार त्यो समय कुन सिचुएसनले चाहिँ के मागिरहेको छ एउटा कविता भनेको चाहिँ समयसँग साक्षात्कार गर्नुपर्ने गर्ने एउटा विषय विधा पनि हो अनि त्यस कारणले चाहिँ त्यो कुन कति बेला चाहिँ कुन विषय म पनि धेरैवटा विषयमा लेख्छु लेख्न त धेरै जसो चाहिँ मेरो अलि विद्रोही खालको नै हुन्छ कि जस्तो पनि लाग्छ आफूलाई प्रेम कविता लेख्नुहुन्न लेख्छु तर प्रेममा पनि विद्रोह हुन्छ मेरो विद्रोही गर्नुहुन्छ <laughs> प्रेम पनि त्यस्तो थियो मलाई यो चाहिन्छ यो तिमीलाई यो दिन्छु भन्ने खालको चाहिँ कस किन आउँदैन लेख्न साँच्चैकै यो मनमा जे आउँछ त्यही लेखिन्छ मनमा जे आउँछ भन्दा पनि एउटा विषय बनाएको हुन्छु नि अब कहिले काहीँ कविता कविताबाट कसैसँग दोहोरी पनि चल्छ प्रश्नको सुन्ने अनि उत्तर दिने खालको मतलब तत्कालै नभए नि अर्को दिन भेट्दाखेरि फेरि कवितामा सुनाएर दिने त्यो त मुक्तकमा चाहिँ चल्छ है कविताको एउटा सानो रूप मुक्तकमा चाहिँ चल्छ कविता त अलिकति लामो हुन्छ त्यो दोरी चाहिँ अलिक चल्दै तर पनि कसैलाई कतिपय कुरा सिधै शब्दले भन्न नसक्दा घुमाएर साहित्यिक शब्दहरूमा कविताबाट प्रेम प्रस्ताव राख्छ नि मान्छेहरू राख्दैन त्यस्तो त राख्छन् तपाईँले राख्नु भएको छ मैले चाहिँ राखेको छैन तपाईँलाई कसैले राखेका छन् त हुनसक्छ अनुभव गर्नुभएको छ पछिल्लो समयमा गरेको छु <laughs> गर्नुभएको छ अनि तपाईँले त्यो कवितालाई उत्तर दिनुभयो उत्तर त दिएँ होला तर नबुझिने रूपले दिएँ होला मैले दिएँ नै भन्नुहोस् न अनि नबुझिने भयो होला चाहिँ नबुझिने भयो होला बुझ्दै हुन्थ्यो जस्तो लागिरहन्छ होला त्यो कविता छ अहिले <laughs> दिएको उत्तर दिएको कविता कुनै पङ्क्तिहरू सम्झनुहुन्छ <laughs> छैन साह्रै सङ्कटमा पारिदिनु भयो प्रसङ्ग उठ्यो सुन्न पनि मन लाग्यो कविता हुटहुटी भएर त्यो कविता ठिकै छ त्यस्तै त्यस्तै छ ल अर्को एउटा सुनाउँ त त्यसो भए अब यसलाई चाहिँ यतिकोलाई चाहिँ अलिकति प्रेम भन्छु म प्रेम गुप्ता ओ नायक <clears throat> कविताको शीर्षक जुन कविताले मलाई यो क्षेत्रमा अलिक चिनाएको पनि कविता हो यो ओ नायक के छुट्यो तिम्रो मुहारबाट के छुट्यो तिम्रो मुहारबाट आधा फक्रेको गुलाबी ओठमा आगो छ झिल जस्तो आँखामा छ सपना झरेको पहिरो सधैँ हिमाल भइरहने नाकमाथि छ अस्ताएको घाम के छुट्यो तिम्रो जिन्दगीबाट हाँगाहरूमध्ये अल्झिएको एउटा पात अनि तिम्रा आँखाबाट खस्न लागेको पानी एउटै रङको छ यदि झर्यो भने मेरो मरूभूमि जीवनमा त्यो पानी के मेटिएला तिर्खा हाम्रो प्रेमको भन के छुट्यो तिम्रो हातबाट छातीको त्यो ताप केले खायो जसले पगाल्थ्यो हजारौं चट्टान तिम्रो त्यो अदम्य साहस जो माटो चिरेर निस्कने एउटा बिउको सम्पूर्ण शक्ति बन्थ्यो हिमाल जस्तो निधार जो भोका नाङ्गा खाली खुट्टेहरूको निम्ति कष्टप्रद यात्राको प्रेरणा थियो के छुट्यो तिम्रो हरबबाट ओ नायक ओ नायक तिम्रो आवाज हिँडेको बाटो डिल डिल फुलेका फूलहरू तिम्रो गीतको लयमा उड्ने पुतली तिम्रो कविताको गोह पछ्याउने हजारौं योद्धा तिम्रो प्रेम कथामा छुटेकी प्रियतमा तिम्रो सपना बोक्ने गर्व सब पर्खिरहेका छन् सब पर्खिरहेका छन् भन के छुट्यो तिम्रो सपनाबाट भन के छुट्यो तिम्रो सपनाबाट विद्रोह छ र यसमा <laughs> केही त छुटिरहेको छ नि त <laughs> सरल छ नि कविता है यति पनि बुझ्नु भएन उहाँले <laughs> यो ना यो यस्तो यो देश प्रेम पनि हो र व्यक्ति प्रेम पनि हो दुइटैमा राख्दा मिल्ने खालको कविता हो यो जता भए पनि कविहरू चलाफ पनि हुन्छन् केपी ओली प्रचण्डमा लर्ज हुने नै मिल्छ यो लगेर कुनै एउटा प्रेमी अर्जुन यदि पनि मिल्छ तपाईँले बनाउनु भएको कविताको नायक पनि केपी ओली भन्दा कमजोर त छैन बरु कमजोरीहरू अझ कम होलान् हामी कवि सुनिता खनालसँग छौँ नलाङ धादिङ उहाँको घर अहिले काठमाडौँमा बस्नुहुन्छ एउटा गैर संस्थामा काम गर्नुहुन्छ सुनिता खनाल आठ कक्षामा पढ्दादेखि साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ कविताहरू निकै लेखिसक्नुभयो छिट्टै सम्भवतः अब आउने मङ्सिरसम्ममा उहाँको एउटा कविता सङ्ग्रह पनि प्रकाशित हुन्छ र निकै मिठा कविता सुनाउनुहुन्छ मञ्चहरूमा पनि कविता सुनाउनुहुन्छ हामी उहाँसँग कुराकानी गर्दै उहाँका कविताहरू सुन्दैछौँ केही बेरमा अरू कविता सुन्छौँ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ एकल कविता वाचनमा आज हामी कवि सुनिता खनालका कविताहरू सुनिरहेका छौँ सुनिता खनालको घर धादिङ नलाङ अहिले काठमाडौँ रहँदै आउनुभएको छ र कविता लेख्नुहुन्छ सानै उमेरदेखि लेख्नुहुन्छ निकै कविता लेखिसक्नुभयो नेपालीमा स्नातकोत्तर गर्नुभएको छ र एउटा संस्थामा कार्यरत पनि हुनुहुन्छ कविता विभिन्न मञ्चहरूमा सुनाउनु पनि हुन्छ निकै मिठा कविता गद्य कविता हामीले सुन्यौँ उहाँको र उहाँसँग कुराकानीहरू पनि गऱ्यौँ कविताका बारेमा यो क्रम अझै जारी रहन्छ सुनिताजी तपाईँलाई फेरि स्वागत गरेँ मैले धन्यवाद कति चार पाँचवटा कविता पढियो होला हामीले अगाडि भइसक्यो भयो होला अब अझै चार पाँचवटा पढ्न भ्याइन्छ भन्ने मेरो अनुमान छ त्यसो त तपाईँसँग पच्चिस तिसवटा कविता यहीँ हातमै पनि छन् र एउटा सङ्ग्रह छिट्टै आउँदैछ तपाईँको मङ्सिरबाट यो जानकारी मैले एकचोटि फेरि राखेपछि अब पहिला कवितामै जाउँ होला नि कुराकानी बढाउँ कि हजुर कविताको शीर्षक यो कविता चाहिँ चितवनमा पुरस्कृत कविता हो राष्ट्रिय कविता प्रतियोगितामा घर ढलेपछि भूकम्पीय परिवेश घर ढलेपछि आकाशमा रुँदै उडिरहेको त्यो एक्लो गौथली हुम तिमीलाई थाहा छ मैले अरबको अघेनु जस्तो मरूभूमिबाट आफ्नो चुच्चोमा ओसारेर बालुवाका मसिना कणहरू आफ्नै देशको मरूभूमिमाथि बनाएको थिएँ एउटा घर मेरो घरमा हरेक साँझ जोर बत्तीहरू बल्थे मेरी सुकुमायाका हातका चुरीहरू छुन छुन बज्दा छोरीहरूका आँखाबाट हजार सपनाहरू पुतली बनेर उड्थे मेरो घरमा हरेक बिहान कुचो लगाउँदै उदाउँथ्यो कलिलो सूर्य मेरो बाबाको अनुहारभरि ढकमक्क फुलेका थिए सुनाखरी फूलहरू हामी अनागरिक थिएनौ यो धरतीमा हामीसँग पनि थिए स्वाभिमानले थपक्क बलेका इन्द्रणी सपनाहरू तर आज तर आज घर ढलेपछि जमिनमा मेरो केही पनि बाँकी छैन केवल यो समसहान जस्तो खण्डहरभित्र मेरी सुकुमाएका हातका चुराहरू बजेको मधुर आवाज मात्र सुनिरहेकी छु माटो मुनि कता कता छोरीहरूले ताराबाजी लै लै भन्दै गीत गाउँदै ताली बजाइरहेको संगीत मात्र सुनिरहेकी छु मेरो बाबाले मेरो बाबाले सिलोखहरू गाउँदै गोरु धपाइरहेको धुन सुनिरहेको छु माटो मुनि परिचित आवाजहरूको एउटा सिम्फोनी सुनिरहेको छु तिमीलाई थाहा छ तिमीलाई थाहा छ यतिखेर म सहस्र सुइराहरूले रोपिएकी छु तिमीलाई थाहा छ यतिखेर म सहस्र सुइराहरूले रोपिएको छु तर कहीँबाट चुच्चोमा च्यापेर इन्द्रणी सपनाका कणहरू मैले फेरि यो धरतीमा माटो ओसार्नु छ त्यसैले त्यसैले म गौँथली फेरि त्यसैले म गौँथली अहिले आफ्नै घरको भग्नावशेषमाथि उडिरहेकी छु आफ्नै घरको भग्नावशेषमाथि उडिरहेको छु साह्रै मिठो म तपाईँले अहिले वाचन गरिरहँदा तपाईँको फेसबुक पनि हेर्दै थिएँ मैले तपाईँको बारेमा केही जानकारी पनि पाएँ त्यो सँगसँगै मलाई सोध्न मन लागेको यतिको कुरा भइसक्यो थाहै छैन तपाईँको घरमा को को हुनुहुन्छ <laughs> घरमा त मेरो अघि मेरो एउटा कविताले पनि थाहा भयो होला मेरो बुवा चौसठी सालमा बित्नुभयो त्यो चाहिँ फेसबुकबाट पनि थाहा पाएँ मैले तपाईँले फादर्स डेको दिनको लेख्नु भएको रहेछ क्यान्सरको कारणले गर्दा चाहिँ बित्नुभएको मेरो दाई भाइ हुनुहुन्छ मम्मी हुनुहुन्छ मम्मी हुनुहुन्छ जम्मा चारजनाको परिवार छ अहिले दिदीहरू बिहे भइसक्नु तपाईँको भएको छैन <laughs> होला नि बिस्तारै होइन मैले होला कि नहोला सोधेन <laughs> बा कि छैन मात्रै सोधेको छैन भन्ने बुझेँ <laughs> अब कविता लेख्ने चाहिँ तपाईँको घरमा तपाईँ एक्लै हो कि अरू पनि हुनुहुन्छ कविता यो साहित्यिक क्षेत्र भनेको चाहिँ मेरो घरमा खास बुझ्नुहुन्न जस्तो लाग्छ खुसी त हुनुहुन्छ मेरो पत्रिकाहरूमा आएको अथवा पुरस्कार जितेर लिएर आएको त्यस्तो मेडलहरू देखाउँदा खुसी त हुनुहुन्छ तर कविता मलाई चाहिँ सरकारी जाहिर खाइदियोस् लोकसेवा लडिदियोस् भन्ने थियो परिवारलाई म अब फरक बाटोमा हिँड्दिएँ त्यस कारणले चाहिँ परिवारमा चाहिँ खास कविता बुझ्ने चाहिँ हुनुहुन्न अहिले त पत्र पत्रिकामा नि कविता आउन थाल्यो होला पुरस्कार प्रमाणपत्र घरमा आउन <laughs> र जेन तेन खुसी हुनुभयो होला पहिला पहिला त कवितामा लागेकोमा गाली पनि गर्नु थाल्यो <laughs> बेकारै काम छैन कहाँ कविता गाउनु गइरहेको गर्नुहुन्थ्यो मम्मी चाहिँ मेरो सधैँ सपोर्टर हो मम्मी चाहिँ एउटा साथी जस्तो अनि दाई बुवाहरू चाहिँ यो के गरेर कविता लेखेर बस्छ त्यस्तो <laughs> हुन्थ्यो पहिला पहिला कार्यक्रममा जाँदा नि बुवा चाहिँ जान नदिने अनि मम्मी चाहिँ मम्मीको बल जबस्तीले जाने अब छोरी बिग्रिने भयो भनेर बुवाले चाहिँ मम्मीलाई गाली गर्नुहुन्थ्यो कि त्यस्तो पनि थियो हुन्थ्यो पहिला चाहिँ नेपालमा साहित्य कला संस्कृतितिर जान लागेपछि पहिला अलिकति घरबाट विद्रोह गर्नै पर्छ सबैले है मैले <laughs> अरू कविहरूसँग सङ्गत गर्दा त्यही बुझ्छु र इभन गीत गाउने गायक सङ्गीतकारहरूको हकमा पनि यो कुरा लागु हुँदो रहेछ कविता र निबन्ध लेख्नु भएको चाहिँ प्रष्टैसँग थाहा भयो तपाईँको दुईवटा विधा <laughs> अरू विधा मैले सोध्न चाहिँ सोधिनँ धेरै विधामा लेख्नुहुन्छ मात्रै भनिरहेको छु अघि जस्तो <laughs> सुगाको राग अलापी जस्तो निबन्ध पनि मैले त्यतिखेर लेख्थेँ आजभोलि चाहिँ मैले मेन मेरो भनेको चाहिँ कविता नै हो मेरो एकजना गुरु भन्नुहुन्थ्यो विप्लव ढकाल मलाई गुरु कसरी भनेको कलेज पढाउनुहुन्थ्यो उहाँले त्रिचन्द्र धेरै विधा बहुमुखी बन्ने आफ्नो झोकमा चाहिँ एउटा भागोमा पनि घुमाउन सक्ने अवस्था हुन्छ है भनेर मलाई चाहिँ अब तिम्रो कविता छ म गजल सजल लेख्थेँ गजल पनि छोडिदिएँ मैले र कविता नै लेख उहाँ लगायत अलि अरू अरूले पनि र मैले आफैले पनि फिल गरेको कुरा म एउटा क्षेत्रमा चाहिँ सफल हुन सकेँ भने भनेर अरू अरू क्षेत्रलाई चाहिँ अलिक साइडमा राखेँ पछि लाग्नु पनि सक्छु थाहा मान्छेहरू आज आचेल एकदम उपन्यास लेख्छन् कविता बेग्दैन रे भन्छन् छापेर निकाल्दाखेरि पनि तपाईँलाई पनि कहिले काहीँ हुटुटी चल्दैन उपन्यास लेखौँ कथा लेखौँ मलाई अहिले चल्दैन किनकि मैले अझै कम्तीमा चार पाँच वर्ष चाहिँ मलाई कवितालाई दिउँ भन्ने नै लागिरहेको छ र कविता लेखेर चाहिँ मलाई घर बनाउनु पनि छैन कमाउनु पनि छैन मैले केही कमाएर केही गरौँला भन्ने छैन एउटा आत्मसन्तुष्टि हो र त्यस पश्चात चाहिँ समाजलाई कि सकारात्मक प्रभाव पर्न सकोस् मेरो कविताले म त्यही सोचेर कविता लेख्छु साह्रै राम्रो उत्तम विचार <laughs> रमाइलो लाग्यो अब अर्को एउटा कविता सुनौ अनि कुरा फेरि गरौँला छोटो कविता यो चाहिँ माटोमा शब्द कठोर भन्दा अझ कठोर क्रूर भन्दा अझ क्रूर बेइमान भन्दा अझ बेइमान कुनै शब्द छ भने त्यो पनि आज माटोमा छरोस् माटो आमाको शालीन गर्व हो जहाँबाट जस्तै राक्षस पनि कलिलो शिशु अवतारमा निस्कन्छ तपाईँ नै भन्नुहोस् अब तपाईँ नै भन्नुहोस् कि कुनै शिशु कहिल्यै राक्षस हुन्छ सम्पूर्ण धोका समग्र छल कुटनीति ईर्ष्या लोभ घमण्डको अर्थहरू दिने कुनै पनि शब्द बाँकी छ भने त्यो पनि आजै यो माटोमा झरोस् एक दिन त्यहीँबाट अङ्कुराउने छ प्रेम यो चाहिँ के शीर्षक थियो माटोमा शब्द माटोमा शब्द अब अर्को एउटा सुनौ न त्यसपछि फेरि कुरा गरौँला यो चाहिँ अल्लाम कविता छ यो चाहिँ यो रियल एउटा रियल स्टोरी के भन्छ यसलाई रियल घटना के छ शीर्षक चिसो घाम यो चाहिँ एउटा मेरो गाउँको दुईवटा भाइहरू चाहिँ मलेसियामा यो कर्सर कारखानामा पेलिएको घटना हो यो उनीहरूको लास घर आउँदा चाहिँ मैले कविता मेरो अन्नपूर्णमा हेरेको थियो चिसो घाम क्रूर भोकले छटपटाएको सपना दाहिने खल्तीमा राखेर तमसुकलाई झोलामा सुरक्षित लुकाएर उठाउन बाको ढलेको शिर छोराछोरीको हातमा थमाइदिन कलिला कखरा मेरो कलेटी ओठमा आएर बस्ने मुस्कान बचाउन आमाको बुच्चे कान र नाक धेरै बेर हेरेर देश छोडेर हिँडेको हो मेरो मान्छे सम्झिँदो हो सपना बटुल्न र फाटेको भविष्य टाल्न सबैको आँखाबाट जोगिएर एक मुठी माटो खल्तीमा हालिरहेको बेला बिग्रिएको आफ्नै मन कारखानाको मेसिनले शरीरबाट जम्मै पसिना निचोरेर मरूभूमि बनाएको आँखामा आउँदो हो काँपिरहेको आमाको हातले कपाल मुसारेको झ्यानमा र आनन्द मैले बनाएको चटनीको सुगन्ध चकचक गर्दै छोराले फारिदिएको शिरको टोपी र फूल जस्तै कोमल खिटका अझै आउँदो हो आफ्नै हातले फुटाएको ढुङ्गा र खनेको माटो हातका ठेलाहरू फुटाएर निस्किएको पानीमा मुछेर खडा गरेको झुपडी आउँदो हो त्यो गहिरो आँखामा हरेक रात मेरो धमिलो अनुहार र सुन्दो हो बजेको बाँचुरीको मधुरो आवाज यता मेरो हातमा हरेक चाडपर्वले थमाएर जान्छ ऋणको काँडा र घोच्छ मन ऊ गएपछि बिरानो बनेको समाजमा मलाई गमलाको फूल जोगाउन गाह्रो छ आफ्नै बिहेमा बन्दक लगाएको खेत झिकेको छेण उदाउने छ बाको निधारमा वर्षौं पछि फेरि नयाँ घाम बहिनीको शैक्षिक ऋण चुक्ता भएको बखत देखिनेछ आमा कोठमा फक्रिएको गुलाबको फूल छोराको हत्केलामा बस्नेछन् आएर जवान अक्षरहरू जसले लेखिनेछ हाम्रो जीवनको कविता थाहा छैन थाहा छैन कहिलेसम्म घाउहरू पाहुना आउने हुन् यो घरमा थाहा छैन कहिलेसम्म लुक्ने हो अँध्यारो मेरो कोठामा ऊ गएदेखि हरेक रात सपनामा आउँछ सर्प र ठुङ्छ मेरो मुस्कानको मुटुमा हरेक दिन विपनामा आउँछ पहिरो र पुर्छ यो मन वर्षौं भइसक्यो ऊ फर्किने खबर छैन दमले फलिए दमले थलिएको बाको दम नै बित्यो पलङबाट आमाको आँखाबाट भाग्यो रङ कानबाट आवाज र जिब्रोबाट शब्द बहिनीको आँखै सामु सुक्दै गइरहेछ जीवनको हरियो पात छोराको मनबाट उब्किँदै झरिसक्यो बाको फोटो मेरो मनभरि फैलिसक्यो मरूभूमि धेरै वर्षपछि उसको साटो खबर आइपुगे थियो कि छुट्टी मिल्यो रे कारखानाबाट मलाई लागेको थियो अब छुट्टी हुनेछ यो थाप्लोबाट ऋण भाग्नेछ सर्प फर्किनेछ आमाको आँखामा संसारको रङ फुल्नेछ बहिनीको आँगनमा मखमली हट्नेछ आङबाट चिसो घाम र उदाउनेछ तेजिलो सूर्य तर तर बस खबर आयो मान्छे आएन आज फेरि लागेको छ चिसो घाम आज फेरि लाग्यो जस्तो चिसो घाम शीर्षकको यो कविता सुन्यौँ हामीले तपाईँले सुनिताजी कविता लेखिसकेपछि कविता कहिलेकाहीँ मञ्चमा सुनाउँदा अथवा कतै केही गर्दा तपाईँको प्रशंसक हुन्छ नि असाध्यै मिठो प्रशंसा गरेको तपाईँलाई स्मृतिमा एकदम नमेटिने गरी बसेको कुनै घटना सम्झिनुहुन्छ त्यस्तो त आजभोलि त अलिक धेरै नै छन् तैपनि एकाध घटना भन्नुपर्दा कुन तपाईँलाई एकदम तपाईँको प्रशंसकले तारिफ गरेको क्षण कुन लाग्छ मलाई चाहिँ त्यो सुनाएर निस्किँदा त अब त्यो धेरैजना आएर एकैचोटि त्यो प्रशंसा गरिरहेको हुन्छ त्यो एक्लै पनि गरिरहेको हुँदैन कतिपयले चाहिँ अब त्यो त्यो सनै नसक्नु भएर आएर हक गरेको पनि स्थिति पनि छ त्यो यसले उसले कुन कविता पढ्दा थाहा छ त्यो त अहिले पछाडि भन्ने कविता होला आउँदैछ लास्टलाई राख्नु भएको छ ओहो म त कुर्छु कति बेला लास्ट कविता आउला भनेर होइन त्यो बुवाकै सम्बन्धमा त्यो कविता नि <laughs> अब झन्डै झन्डै नौ मिनट जति हामीसँग बाँकी छ नौ दस मिनटको समय छ अनि त्यसपछि हामी त्यो सुनाउँला अनि त्यो त तारिफ गरेको रहेछ कहिलेकाहीँ छ्या कस्तो कविता लेखेको भनेर नि कसैले भनेका छन् एकदम धेरै त्यो त त्यो छ्या भन्ने त धेरैजना हुनुहुन्न जम्मा गर्ने हो भने चार पाँचजना हुनुहुन्छ छ्या भनिदिने चाहिँ त्यसो भनिदिनुहुन्छ त्यो भन्दाखेरि चाहिँ मैले साँच्चै नै आफूलाई परिमार्जित गर्न चाहिँ पाउँदो रहेछु उहाँहरू साँच्चै राम्रो लेख्नु भएर भनिदिनु भएको कि त्यसै भनिदिनु राम्रो लेख्नु भएर भन्दा पनि मेरो राम्रो होस् भनेर चाहिँ रहेछ म अगाडि चाहिँ राम्रो लेखेनौ भन्ने तर पछाडि चाहिँ राम्रो भन्ने क्या कतिपय चाहिँ पछाडि राम्रो भन्ने के मेरो अगाडि राम्रो भन्ने पछाडि कुरा काटिरहेको चाहिँ धेरै हुन्छ नि त तर उहाँहरू तपाईँलाई जसले अगाडि नै छ्या भनिदिनु भयो उहाँले चाहिँ पछाडि अरूलाई अर्को अगाडि चाहिँ राम्रो लेख्छन् सुन्ताले भनिदिने तर तपाईँको अगाडि चाहिँ के कविता यस्तो पनि कविता हुन्छ भनिदिने आलोचकहरू त अब बढ्दै जाने रहेछ जति अलिकति लेख्दै गयो आलोचना गर्नेहरू चाहिँ बढ्दै जाने बढ्दै जाने र एक स्टेपमा चाहिँ म एक्लो पनि हुन पर्ने स्थिति आउँछ है भनेर माइन्ड मेकअप चाहिँ गरे गर्नुपर्ने रहेछ र त्यो गरेको पनि छु मैले पनि तपाईँसँग कुरा गर्दा गर्दा अघि मैले तपाईँको फेसबुक <laughs> हेरेँ त्यहाँ धेरै तलसम्म त हेर्न भ्याएको छैन कहिले काहीँ कविताहरू पोस्ट पनि गर्नुहुन्छ मैले पोस्ट पोस्ट सिधै गरिदिन्छ मेरो पत्रिकामा आइसक्छ अनि मात्रै म पोस्ट त्यसपछि गर्नुहुन्छ अरू गर्दिनँ त्यसलाई अक्षुण्ण राख्नु पर्यो होइन सकेसम्म फेसबुकबाट पहिला नफैलियोस् मेरो सत्र अठारवटा कविता छ अनि अचेल त फेरि फेसबुकबाट अलिक रचना चोरी पनि धेरै हुँदो रहेछ नाम नराखिकन आफ्नो जस्तो बनाएर स्ट्याटस राखिदिने त्यस्तो त्यो मारमा पर्नु भएको छ मेरो चोरेको पनि मैले याद गरेको छैन र अरूको मैले चोरे जस्तो लाग्दैन मलाई चाहिँ <laughs> मैले तपाईँले के गर्नु <laughs> सोधेको होइन मैले अहिले कुरा चाहिँ आइरहेको सुन्छु म कवि सुनिता खनाल हुनुहुन्छ हामीसँग नलाङ धादिङ उहाँको घर र कविता लेख्नुहुन्छ मिठा कुरा गर्दै हुनुहुन्छ कविता सँगसँगै कविता जति नै मिठा छन् तपाईँको कुरा पनि अब अर्को एउटा कविता सुनौ अनि अरू कुरा गरौँ प्रेम कविता यसै प्रेम जस्तो ए प्रेम जस्तो कविता आयो अब रातो रुमाल मेरै रगत बोको पारेर मलाई नै रुमाल उपहार दियौ ओ हिउँको मान्छे यो शिलाको फलैचामाथि रातो रुमाल मात्र बाँकी छ तिमी कहाँ बिलायौ एकान्तको गीत हो जीवन मैले आफैलाई ढाँटेकी रहेछु मेरो हरेक गर्भपात सपनाको रङ छ यो रुमालमा मेरो आँसुको महाकाव्य लेखिएको छ यो रुमालमा मेरै मुटु पार मेरै मुटु पोको पारेर मलाई नै यो रुमाल उपहार दियो ओ धुवाको मान्छे यो बगरको ढुङ्गामाथि चिसो खरानी मात्र बाँकी छ तिमी कहाँ हरायो जब आकाश एक्लो थियो बादलको लोककथा बनायो जब म मौन थिए गीतको मानचित्र बनायो तिमीले ढुङ्गा हान्यौ पोखरीमा र बिउजायौ मृत सपनाहरू पानी बाहिर एउटा तिर्खा लडिरहेको छ चराहरू चुच्चोमा बोकेर बाँसुरी कुनै सुदूर उपत्यकातिर भागिरहेका छन् यो रात रुमालको पखेटा काटिएको छ आज ओ सिसाको मान्छे यो मेरो धरतीलाई अध्ययारो बनाएर तिमी कहाँ अस्तायौ बडा रमाइलो यो रातो रुमाल शीर्षकको कविता कहिले लेख्नु भएको सोध्न मन लाग्यो कविता यो एक वर्ष त्यो अगाडि एक वर्ष अगाडि लेख्नु भएको के थियो त्यति बेलाको सन्दर्भ रातो रुमाल सन्दर्भ भन्नाले <laughs> कुनै रातो चिफै थियो कि अप्ठ्यारो बनाइदियो अब त्यो कुनै नभनाउनु पर्थ्यो मैले अप्ठ्यारो <laughs> रहन दिनु थियो रहस्यमै राखिदिनु <laughs> अब अर्को सुनाउनु त त्यसो भए यो कविता यो चाहिँ मैले अहिलेसम्म कहीँ पनि सुनाएको छैन सेतोपाटी चाहिँ आएको थियो मैले सुनाउन अलि आज सुनाएँ पहिलोचोटि तरबारको पर्खाल यो पक्षी सम्बन्धमा तरबारको पर्खाल शब्दकोशबाट निकालेर कसले ठोकेको हो गोली प्रेम कविता कि नायिकालाई कसले हानेको हो कोर्रा लोकगीतबाट निकालेर लोकगीतकै नायकलाई कविहरू सपनाको भाषा खोज्दै कतै गइरहेका छन् कसले लुटेका हुन् सपनाभित्र पसेर जीवनको फूल मैती देवी नेपालीको मुखमा खुवाएको दिशा संविधानको कुन धाराबाट निकालीको लय हो मैती देवीको ढाडको प्रिनु उसका दाँतहरू पहेँलो हुनु उसको केसमा लट्टा पर्नु कस्नु पेटमा सर्पको पटुकी र जित्नु सारा भोकहरूलाई उसको अपराध होइन बोक्सी त यो समाज हो यो कानून हो जसले टोकेर मार्छ र औँलामा बत्ती बाल्दै लखेड्छ हरेक गरीबहरूलाई यो देशमा एउटा नाङ्गो प्रश्न घुमी हिँड्छ त्यसको हरेक अङ्ग किन छैन सुन्दर किन लोभ लाग्दैन त्यसको कामुङ शरीर देखेर भोकाएका लिङ्गहरूलाई कविहरू निर्दय छन् कविहरू निर्दय छन् प्रिय पाठक तपाईँ नै भन्नुहोस् कसले खडा गरेको हो तरबारको पर्खाल प्रेमको नदी बग्ने मुटुहरूमा यो चाहिँ सेतो पार्टीमा आइसकेको थियो अब बढीमा दुईवटा कविता त्यो पनि फटाफट पढ्नुपर्ने अवस्थामा छ त्यसो भनेर तपाईँ दौडिँदै नपढ्नु होला कवितालाई <laughs> मिठास दिएर पढ्न सक्नुहुन्छ त्यसपछि हामी छुट्टिनुपर्छ अब तपाईँले दुईवटा कविता हामीलाई सुनाउन सक्नुहुन्छ कुन कुन सुनाउने कवि सुनिता खनाल आफ्ना कविताका पानाहरू मिलाउँदै हुनुहुन्छ र दुईवटा कविता हामीलाई सुनाउनको लागि छुट्याउनु भएको छ अब यो सेकेन्ड लास्ट भनौँ न कुन <laughs> सुनाउने यो मेरो धरानमा पुरस्कृत कविता कविताको शीर्षक गर्भिणी थियो मेरो नाम गर्भिणी थियो मेरो नाम हरायो तिमीले हिँडिरहेको बाटोको धुलोमा खस्यो कि तिम्रो पच्चाप मुनि छोपियो तिम्रो नामको पर्वतले छेल्यो कि तिम्रो पहिचानको बादलले छेक्यो कानूनको पहिरोमा पुर्यो कि भान्सा घरको जेलमा थुनियो मलाई थाहा छ कुनै चराले गुड बनाउन कुनै रूखको हङ्गामा अल्झाएको छैन मेरो नाम कुनै रात्री बसको छप्परमा चढेर देशै छोडेर भागेको छैन मेरो नाम कुनै अभियोगमा पक्राउ परेको छैन कुनै भुइँचालोमा पुरिएको छैन बस मेरो नाम हरायो गर्भिणी थियो मेरो नाम हरायो नागरिकताको प्रमाणपत्र बाहेक कुनै अखबारले छापेको छैन कुनै बटुवाले बाटोमा भेटेको छैन कुनै जंगलमा अलपत्र परेको छैन कुनै नदीले बगाएको छैन मलाई थाहा छ कुनै हुरीले उडाएको छैन रात दिन संविधानको पुराण सुन्ने चिया पसलहरूमा रात दिन राजनीतिको भजन गाइने पार्टी अफिसहरूमा रात दिन पुरुषै पुरुष उत्पादन हुने कारखानाहरूमा कुनै दंगामा भाषणमा किताबमा कहिल्यै नभेटिएको मेरो नाम जब देशमा लोकतन्त्रको न्यानो घाम लाग्यो अनि सुक्न थाले नामका बिस्कुनहरू जब यो देशमा अधिकारको बिगुल बज्यो अनि बज्न थाले अमूर्त रागहरू जब यो देशमा पहिचानको माटो चिरियो र त्यहीँबाट निस्किए नाक नक्साका मूर्तिहरू त्यतिखेर ठिक त्यतिखेर नै हरायो मेरो नाम मलाई शंका छ कसैले मेट्यो मेरो नाम ताकि उसको नाम त्यही लेखियोस् मलाई शंका छ कसैले च्यात्यो मेरो नाम ताकि उसको नाम त्यही भेटियोस् यदि यो देशमा न्यायको बत्ती बल्छ भने ए नामका पुजारीहरू हो मेरो हराएको नामको पनि हिसाब गर कि त मेरो नाम फिर्ता गर कि त नामहरूको भीड़मा मेरो गर्मिणी नाम हराउनुको ठिक ठिक कारण प्रष्ट पार कि त नामको राजनीति बन्द गर कि त मेरो नाम सार्वजनिक गर बढाएको छ कि त मेरो नाम सार्वजनिक गर अब हामी अन्त्यतिर छौँ तपाईँलाई फेसबुकमा भेटिँदो रहेछ एसयुएनआइटिए केएचएनएल भनेर खोजेपछि भेटिँदो रहेछ मैले यहाँ जोड्न खोजेको हामी जोडिसकेका रहेछौँ पहिल्यै अब त्यो बाहेक तपाईँलाई सम्पर्क गर्ने अरू कुनै माध्यमहरू छन् कि ट्विटर अथवा केहीबाट जोडिन सकिन्छ कि तपाईँलाई सुनिसकेपछि कसैले जोडिन खोज्यो भने के गर्ने फेसबुक नै हो मेन त फेसबुक नै हो त्यहीँ खोजे भेट पेज पनि छ मेरो सुन्ता खनाल सुन्ता खनाल भनेर पेज छ त्यसमा नभए पेजमा पनि गर्न सक्यो मेसेज पठाउन सक्यो अब त फोन नम्बरै छ फोन नम्बर दिनुहोस् न त <laughs> हजुरलाई त अहिले दिन्छु जाने बेला <laughs> कति नम्बर हो भनिदिनुहोस् त सुन्नेहरूलाई नि सुनाइदिनु पऱ्यो नभन्ने <laughs> हो ए मलाई चाहिँ दिन्छु भन्नुभएको अहिले पछाडि है त अनि त्यसपछि सुनेर कसैले तपाईँलाई खोज्नुभयो भने मलाई गर्नुहुन्छ म त्यहाँबाट भनिदिउँला ल अब अन्तिम कविता सुनौँ अनि आज हामी छुट्टिन्छौँ अन्तिम कविता यो चाहिँ एउटा प्रोजेक्टमा काम गर्दाखेरि उकालो उकालो उकालो जाँदाखेरि पैसा कमाउनु चाहिँ कति धेरै गाह्रो रहेछ भगवान् भनेर त्यस्तो पसिना आइरहेको थियो कि त्यति बेला सोचेको विषय अनि बेलुका घरमा गएर लेखेको है पैसा फल्ने रुख आमा भन्थिन् पैसा फल्ने रुख मुनि रहेको त्यो छाया तिम्रो बाबाको हो आमा भन्थिन् पैसा फल्ने रुख मुनि रहेको त्यो छाया तिम्रो बाबाको हो त्यस दिनदेखि त्यो रुखको फेदमा अर्को छाया पनि थपियो म त कोपिला जस्तै सानो छु खुट्टाहरू मसिना छन् हातहरू कलिला छन् त्यो रुखको टुप्पोसम्म नपुग्ने आँखा छ बाबाका हात चट्टान जस्तै बलिया छन् हरिश जस्तै पाखुरा पहरा जस्तै छाती खेतको आली जस्तै काँध अर्जुनको तीर अर्जुनको तीर जस्तै आँखा आँखाभरि भुवा जस्तै उडिरहने सपना सपनामा बगिरहेको नदी र त्यही नदीमा छचल्किरहेको मेरो अनुहार हो त्यही अनुहारलाई जोगाउन बाबा वर्षौंदेखि त्यो रुख मुन्तिर भड्किरहे तर कहिल्यै चढ्न सकेनन् त्यो रुखमा नेताहरू चढे गुरूहरू चढे पार्टीका कार्यकर्ताहरू चढे पसले चढे जमिन्दार चढे कलाकार चढे पुजारी चढे जो मेरा बाबा भन्दा हजारौं गुणा कमजोर थिए आमा भन्थिन् पैसा फल्ने रूख मुनि बरालिरहेको त्यो छाया तिम्रो बाबाको हो एक दिन मेरा बालाई एक दिन मेरा बालाई सबैभन्दा तल्लो हाँगामा पासोमा झुन्डिरहेको देखे हो त्यस दिनदेखि त्यो रुखको फेदमा अर्को छाया पनि थपियो त्यो मेरो थियो बडो गजब शीर्षक के थियो पैसा फल्ने रुख जिउभरि जिङ्रिङ सबै रौँहरू ठाडा भए तपाईँलाई यो कविता सकेपछि हक गर्न आउँछन् भनेर भन्नुभएको थियो एकदमै सही सत्य <laughs> रहेछ रेडियो सुन्ने कतिलाई त्यो फिल भयो होला अहिले हस् धेरै धेरै धन्यवाद सुनिताजी तपाईँको कविता सुनियो तपाईँका कविताहरू फलुन फुलुन अझ चम्किउन् अझ धेरै कविताहरू आउन् हाम्रो साधुवाद धन्यवाद मलाई यहाँसम्म आएर आफ्ना कुराहरू राख्ने र यो मलाई चाहिँ हरसँगै हजुरसँगै एकदमै चिन्ने इच्छा थियो त्यो चिन्ने अवसर पनि मिलन दाईले जुराइदिनु भयो मिलन दाईलाई पनि धन्यवाद र यहाँ हजुरलाई पनि हृदयदेखि नै एकदम आभार व्यक्त गर्न चाहे अर्को दिनसम्मका लागि कवि सुनिता खनालसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म अछुत घिमिरे बिदा चाहन्छौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन